स्थानीय तहको निर्वाचनमा सहभागी हुन डडेलधमा तेह्रवटा राजनीतिक दल दर्ता छवटा पार्टीहरू नयाँ दलको रूपमा निर्वाचन कार्यालयमा दर्ता कैलालीमा विद्युतीय रिक्सा चालक आन्दोलित कञ्चनपुरमा आदर्दन गाउँका बासिन्दा आर्सनिक युक्त पानी पिउँदै बाल पोषण भत्ताका कारण बझाङमा नागरिकता लिनेको घुइँचो दैनिक दस नागरिकता प्रदान गर्दै आएको प्रशासन कार्यालयले एक सय बिसवटासम्म नागरिकता वितरण गर्दै र अब सामुदायिक विद्यालयका बालबालिकाले पनि रङ्गीन पाठ्य पुस्तक पढ्न पाउने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु स्थानीय तहको निर्वाचनमा सहभागी हुन डडेलधुरामा तेह्रवटा राजनीतिक दल दर्ता भएका छन् सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको बेला निर्वाचन आयोगले माघ सत्र गते अर्थात हिजोसम्म विवरणसहित दर्ता गर्नुपर्ने उल्लेख गरिनेअनुसार जिल्लामा तेह्रवटा राजनीतिक दलहरूले विवरणसहित पार्टीको नाम दर्ता गराएका हुन् जिल्लामा दर्ता भएका राजनैतिक पार्टीहरूमा Naya Shakti party Nepal Nepal Dalit party Nepali Congress Nepal Purva Rashtra Sewak लोकतान्त्रिक पार्टी मधेसी जन अधिकार फोरम नेपाल लोकतान्त्रिक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कम्युनिष्ट पार्टी संयुक्त नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी माले नेपाल कम्युनिष्ट पार्टी एमाले राष्ट्रिय जनमोर्चा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल र राष्ट्रिय मुक्ति आन्दोलन रहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी दिलीप तामाङले जानकारी दिएका छन् जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका तेह्रवटा दलहरूमध्ये छवटा नयाँ दल दर्ता भएको उनले जानकारी दिएका छन् पहिलो पटक दर्ता भएका दलहरू नयाँ शक्ति पार्टी नेपाल नेपाल दलित पार्टी नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी माले र राष्ट्रिय मुक्ति आन्दोलन रहेका छन् केन्द्रमा र सम्बन्धित जिल्लामा पार्टी दर्ता गराए मात्र स्थानीय निर्वाचनमा सहभागी हुन पाउने प्रावधान रहेको छ यसैगरी उता बैतडीमा बाह्र राजनीतिक दल दर्ता भएका छन् भने कञ्चनपुरमा क्रियाशील पच्चीस राजनीतिक दलले विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छनृ नेकपा एमालेको उपाध्यक्ष भीम रावलले वर्तमान सरकार चुनावमा जान इच्छुक नरहेको आरोप लगाएका छन् गृह जिल्ला छाम जाने क्रममा टोटीको सिलगढ़ीमा हिजो पत्रकारहरूसँग कुरा गर्दै नेता रावलले सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावको मिति घोषणा गर्न गरेको सम्झौता कार्यान्वयन नगरेको बताएका छन् चुनाव नगराउने वाहना गर्दैछ सरकारले नेता रावलले भने सबै दलहरूको सहमति भएपछि मात्र चुनाव हुन्छ भन्नु चुनाव नगराउने खेल हो दुई हजार संविधान सभा संविधानसभा निर्वाचनमा मोहन वैद्यले नेतृत्व गरेको नेकपा माओवादी लगायत तेत्तीस दलहरूले चुनाव बहिष्कार गर्दा पनि चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको उदाहरण दिँदै रावलले भने सबै दलहरूका बीचमा सहमति भएपछि मात्र चुनाव गराउँछु भन्नु चुनावबाट डराएर पछि हट्नु हो सबै दलको सहमति खोजेर मात्रै चुनाव गर्ने हो भने देशमा कहिल्यै पनि चुनाव नहुने रावलको भनाइ छ जिल्ला प्रशासन कार्यालय बझाङमा नागरिकता लिनेहरूको घुइँचो लाग्न थालेको छ केही दिन अघिसम्म जिल्ला प्रशासन कार्यालयबाट दिनको दसवटा मात्रै नागरिकता लिने गरेकोमा त्यो संख्या अहिले एकाएक बढेर एक सय माथि पुगेको छ जिल्ला प्रशासन कार्यालयबाट अहिले दैनिक रूपमा एक सय बीस भन्दा बढी नागरिकहरूले नागरिकता लिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी सन्देश प्रसाद जोशीले जानकारी दिएका छन् माघ महिनाको चार गते भन्दा पहिले एक दिनमा बाह्रजना नागरिकले नागरिकता लिने गरेका थिए सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भने तर अहिले एक्कासी यो संख्या दस गुणाले बढ़ेको छ नेपाल सरकारले बझाङमा रहेका दलित र गैर दलितका पाँच वर्ष मुनिका बालबालिकाहरूलाई मासिक रूपमा चार सय बाल पोषण भत्ता दिने घोषणा गरेपछि जिल्लामा नागरिकता बनाउने अभिभावकहरूको संख्यामा वृद्धि भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताएका छन् नागरिकता लिनका लागि दुर्गम गाविसबाट समेत स्थानीयहरू आउन थालेका कारणले आफूहरूले बिहान नौ बजेदेखि बेलुका साढे छ बजेसम्म कार्यालय सञ्चालन गर्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताएका छन् यातायात व्यवस्था कार्यालय सेतीले मनोमानी रूपमा ई रिक्सा दर्ता गराइरहेको भन्दै धनगढ़ी नगर क्षेत्रमा सञ्चालित विद्युतीय रिक्सा चालक आन्दोलित भएका छन् यातायात कार्यालयले आफू मन लाग्दी दर्ता प्रक्रिया गराइरहेकाले तत्काल ई रिक्सा दर्ता प्रक्रिया रोक्नका लागि रिक्सा चालक आन्दोलित भएका विद्युतीय रिक्सा चालक मजदूर संघ कैलालीका अध्यक्ष मीनराज जोशीले बताएका छन् धनगढ़ी नगर क्षेत्रमा विद्युतीय रिक्साको चाप वृद्धि भएका हालै त्यसको व्यवस्थापनका लागि पनि रिक्सा चालक आन्दोलित भएको उनीहरूको भनाइ छ हचुवाको भरमा यातायात कार्यालयले ई रिक्सा दर्ता गराइरहेका त्यसको विरोध स्वरूप चार दिनसम्म जिल्ला प्रशासन ट्राफिक यातायात कार्यालय लगायतमा धरना कार्यक्रम शुरू गरेको अध्यक्ष जोशीले जानकारी दिएका छन् यदि आफूहरूका माग छिट्टै सम्बोधन नभए कड़ा रूपमा आन्दोलनमा उत्रिने समेत उनीहरूले चेतावनी दिएका छन् यता यातायात व्यवस्था कार्यालय सेतीले भने सबै प्रक्रिया मिलाएर रिक्सा दर्ता गराइरहेको दावी गरेको छ निमित्त कार्यालय प्रमुख केशव दत्त जोशीका अनुसार कार्यालयले सबै प्रक्रिया पुर्याएर दर्ता गराएपछि मात्रै रिक्सा दर्ता गराइरहेको बताएका छन् रिक्सा चालकको आन्दोलनलाई मध्यनजर गर्दै कार्यालयको व्यवस्थापन समितिको बैठक नबस्दासम्म प्रक्रियादेखि लिएर ई रिक्सा सम्बन्धी सम्पूर्ण काम रोकिने निमित्त प्रमुख जोशीले आश्वासन दिएका छन् हाल कैलालीमा निजी र सार्वजनिक नम्बर प्लेटका गरी करिब पन्ध्र सय रिक्सा सञ्चालनमा रहेको रिक्सा चालकको दावी छ बढ़ी रिक्सा हुँदा आफूहरूको व्यापारमा समेत कमी आएको उनीहरूको गुनासो रहेको छ धनगढ़ी नगर क्षेत्रमा मात्रै करिब सात सय भन्दा बढ़ी ई रिक्सा सञ्चालनमा रहेको यातायात व्यवस्था कार्यालयमा तथ्याङ्क रहेको छ कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रका आधा दर्जन बढ़ी गाउँका बासिन्दा स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् शुद्ध पानी उपलब्ध नहुँदा वनसाहा खजुवा नौखरी गणेशपुर लक्ष्मीपुर सिकलपट्टी असैना लगायत क्षेत्रका बासिन्दा आर्सनिक युक्त पानी पिउन बाध्य भएका हुन् नगरपालिकाको पञ्चवर्षीय आवधिक योजना बनाउन खटिएको टोलले गरेको अध्ययनमा हात्तीपम्पबाट तानिने पानीमा आर्सनिकको मात्रा अधिक रहेको पाइएको हो अध्ययनका क्रममा हात्तीपम्पबाट निकालिएको पानीमा आर्सनिकको मात्रा पचास पीपीए भन्दा रहेको बताएको रिप्स इन्जिनियरिङ कन्सल्टेन्ट तथा डेभलपमेन्ट कन्सल्टेन्ट प्रणालीका परामर्शदाता डाक्टर केदार दाहालले बताएका छन् हात्तीपम्प बीस फुटदेखि चालिस फुटसम्म गाडिएका क्षेत्रमा बढ़ी आर्सेनिकयुक्त पानी पाइएको छ उनले भनेका छन् हातेपम्प सय मिटर मुनि गाडिएको पानी मात्रै खान योग्य हुने उनले बताएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कञ्चनपुरमा बचत तथा ऋण सहकारी संस्था खोल्ने क्रम हत्तै घटेको छ जिल्ला सहकारी डिभिजन कार्यालय कञ्चनपुरमा चालु आर्थिक वर्षको हालसम्म कञ्चनपुरमा एउटा मात्र बचत तथा ऋण सहकारी संस्था दर्ता भएको छ कार्यक्षेत्र सीमित हुँदा बचत तथा ऋण सहकारी खोल्ने क्रममा कमी आएको जिल्ला सहकारी डिभिजन कार्यालय कञ्चनपुरका सहकारी अधिकृत रामबहादुर खाँतीले बताएका छन् उनका अनुसार बचत तथा ऋण सहकारीहरूलाई नगरपालिकाले बचत संकलन गर्न नपाउने व्यवस्था गरेपछि बचत तथा ऋण सहकारी खुल्ने क्रममा कमी आएको हो जिल्ला सहकारीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कञ्चनपुरमा बचत तथा ऋण सहकारी सँगै अन्य सहकारी संस्था खुल्ने क्रम पनि पछिल्लो समय कमी आएको छ चालु आर्थिक वर्षको पुष मसान्तसम्म कञ्चनपुरमा दसवटा कृषि सहकारी र एउटा बचत तथा ऋण सहकारी संस्था दर्ता भएका छन् त्यस्तै सहकारी ऐन अनुसार नचल्ने कञ्चनपुरका सत्रवटा सहकारीको दर्ता खारेज गरिएको जिल्ला सहकारी डिभिजन कार्यालयका सहकारी अधिकृत खातीले बताएका छन् त्यस्तै डडेलधुराका एघारवटा सहकारीको दर्ता खारेज भएको सहकारी अधिकृत खाँतीले बताएका छन् कैलालीमा लागू औषध ब्राउन सुगर सेवनका कारण एक किशोरीको ज्यान गएको छ अठार वर्षकी सलौनी स्वास्थ्य खनालको ब्राउन सुगर सेवनबाट मृत्यु भएको प्रहरले जनाएको छ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दका अनुसार माघ पन्ध्र गते चारजनाको समूहमा कैलालीको खानी डाँडामा बास बस्न गएका उनीहरू सबैले ब्राउन सुगर सेवन गरेका थिए ओभरडोजका कारण श्रेष्ठले राति नै बान्ता गर्न थालेकी किशोरीलाई दोस्रो दिन साँझ उपचारका लागि धनगढ़ी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो मृतकका मृतक श्रेष्ठका आफन्तले बताए अनुसार उनी पहिलादेखि नै कुलतमा फसेको र पढ़ाई समेत छोडेको प्रहरी परीक्षक चन्दले बताएका छन् प्रहरले सोधपूछपछि सँगै गएका साथीहरूलाई भनी आफन्तको जिम्मा लगाएको छ कैलाली र कञ्चनपुरको सिमानामा रहेको डोकी बजारमा फलफूलको व्यापार गर्दै आएका एक व्यापारी फिल्मी शैलीमा लुटिएका छन् फलफूल व्यापारी बुद्धि नेपाली माइला गैराती अस्ति राति अज्ञात समूहबाट लुटिएका हुन् पाँच छ वर्षदेखि उक्त क्षेत्रमा फलफूलको व्यापार गर्दै आइरहेका नेपाली पसल बन्द गरी मोटरसाइकलमा घर जाने तयारी गरिरहेका बेला पछाडिबाट आएका दुईजना मध्ये एउटाले च्यापेको र अर्कोले टकमा ढुङ्गा प्रहार गरेर लुटेर भागेको प्रहरी चौकी पचकडियाका इन्चार्ज प्रहरी सहायक निरीक्षक नरबहादुर भण्डारीले जानकारी दिएका छन् कञ्चनपुरको बाइसी विश्व सात स्थायी घर भएका सत्ताइस वर्ष नेपालीबाट लुटेराहरूले पाँच लाख भन्दा बढी रकम लुटेको बताइएको छ तर ती व्यापारले अवैध भारतीय रूपैयाँको चलखेल गर्ने गरेको आरोप लगाइएको छ नेपालमा औपचारिक शिक्षाको शुरूआत भएको करिब डेढ सय वर्षमा बल्ल सामुदायिक विद्यालय तहका बालबालिकाले रंगीन पाठ्य पुस्तक पढ्न पाउने भएका छन् अहिलेसम्म सरकारी स्कूलमा पढ्ने विद्यार्थीलाई लाली गुराँसको रंग कस्तो हुन्छ भनेर सोद्धा कालो भन्ने स्थिति थियो किनकि उनीहरूले किताबमा कालो रंगको लाली गुराँस मात्र देख्न पाएका थिए कुनै पनि कुरालाई चित्र देखाएर बुझाउनु पर्ने बाल मनोविज्ञान भए पनि पाठ्य पुस्तक ब्ल्याक एण्ड व्हाइट हुँदा शिक्षकलाई गाह्रो हुने गरेको थियो सानो कक्षामा विद्यार्थीमा पुस्तकमा लेखिएको कुरा अकाट्य हुन्छ भन्ने मनोविज्ञान हुन्छ कक्षमा शिक्षकले पाठ्य पुस्तकमा भएको कालो लाडी गुराँस वास्तवमा रातो हुन्छ भनेर बुझाए पनि बच्चाको दिमागमा आफूले देखेको त्यही कालो रंग चित्रित हुन्छ बालबालिकाको त्यस्तो मनोविज्ञानलाई मनन गरेर सरकारले बल्ल रंगीन पाठ्य पुस्तक छाप्ने तयारी गरेको छ पहिलो चरणमा कक्षा एक र दुईका लागि रंगीन पाठ्य पुस्तक छाप्न लागि पाठ्यक्रम विकास केन्द्रले जनाएको छ संस्थागत स्कूलमा बाल कक्षादेखि माध्यमिक तहसम्मै रंगीन पाठ्य पुस्तक पढाइँदै आएको दशकौं पछि सरकारी तथा सामुदायिक विद्यालयका कक्षा एक र दुईका विद्यार्थीले रंगीन किताब पढ्न पाउने भएका हुन् पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण प्रसाद काप्रीले आउँदो शैक्षिक सत्रदेखि कक्षा एक र दुईका सबै किताब रंगीन रूपमा आउने जानकारी दिएका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ कैलालीमा बसले ठक्कर दिँदा बालक घाइते भएका छन् हिजो दिउँसो पौने तीन बजेतिर धनगढ़ीबाट टिकापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना पाँच ख एक आठ सात नम्बरको बसले अत्तरी नगरपालिका आठमा पैदल यात्री सोही ठाउँका चार वर्षीय बालक आकाश घरतीमगरलाई ठक्कर दिएको हो गम्भीर घाइते घरतीमगरको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार हुन नसक्दा अन्यत्र रेफर गरिएको छ यस्तै साँझ पौने छ बजीतिर कैलालीमै एउटा मोटरसाइकलले ठक्कर